नमस्कार रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम माला लिएर मदन भण्डारी आज पनि उपस्थित भइसकेको छु मलाई आज पनि प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी रहनेछौ रातको एघार बजेसम्म तपाईंले अहिले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरंगमा पूर्वमा सुनिरहनु भएको हुनुपर्छ सिमानासँगै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W dot radio vision dot com dot NP log on गरेर संसारभर साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो रेडियोभिजन सर्च गरेर पनि श्रोता एकैसाथ हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँग कुराकानी तपाईँहरू समक्ष पुर्याउने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष राख्ने गर्छौं आजको कार्यक्रम मुक्तक मालामा हामी श्रोता कार्यक्रमलाई थोरै फरक स्वादमा राख्नेछौ आज एकजना गजबको मुक्तक लेख्नुहुने मुक्तकार र पछिल्लो समयमा उहाँले नेपाली मुक्तक लेखनमा मुक्तकारहरूलाई बढाइरहनु भएको हौसला दिइरहनु भएको ऊर्जाको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ सुनिल अधिकारी नेपाली मुक्तक लेख्न रूचाउने मन पराउने कोहीका लागि विगत केही समयदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा खोजीको नाम रह्यो जहाँ उहाँले फोटो राख्नुहुन्थ्यो र फोटोको वरिपरि बाँधिएर लेखकले मुक्तक लेख्नुपर्थ्यो एक अङ्क दुई अङ्क हुँदै त्यो अहिले पचासौं अंकमा पुग्यो फोटोमा मुक्त प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताको पचासौं अंकमा मुक्तकारहरूको उपस्थिति लोभलाग्दो रह्यो पुरस्कार पनि पाँचजना फोटो अनुसारको उत्कृष्ट मुक्तक लेख्नुहुने मुक्तकारहरूले जनही पन्ध्र हजारको दरले पाउनुभयो हामी उहाँहरूका मुक्तक त सुन्ने नै छौं सुनिल अधिकारी व्यक्ति श्रोता कुनै संस्था होइन नेपाली मुक्तकको विकास र विस्तारमा आफ्नो सम्पूर्ण समय खुलेर दिनुहुने उहाँलाई कार्यक्रम मुक्तक मालाले जति तारिफ गरे पनि कम नै हुन्छ आज हामी यसै प्रतियोगिताभित्र रहेर केही कुराकानी उहाँसँग गर्ने नै छौं तर कार्यक्रमको शुरूआतमा हामी उक्त प्रतियोगितामा उत्कृष्ट पाँचभित्र पर्न सफल मुक्तकारहरूलाई सुन्नेछौं प्रतियोगितामा तीनवटा फोटो राखिएको थियो र उक्त फोटो हेरेर मुक्तकारहरूले मुक्तक लेख्नुपर्ने थियो हामी तपाईँलाई फोटो त देखाउन सक्दैनौ श्रोता तर फोटो क्रमशः कस्तो थियो त्यो भने म बताउनेछु त्यही अनुसार क्रमशः मुक्तक पनि राख्ने नै छु पहिलो तस्विरमा आमाले आफ्नो सन्तानलाई बोकेर टाउकोमा इँटा राख्दै मजदुरी गरेको देख्न सकिन्छ दोस्रो फोटोमा कर्कलाको पातमा थोरै पानी छ र सोही पानीमा एउटा माछाले बाँच्नको लागि गरेको संघर्ष देख्न सकिन्छ र तेस्रो तस्विरमा एक व्यक्तिले आफ्नै मस्तिष्क धुँदै गरेको देखिन्छ यो सोझो हेराई हो अब यसै तस्विरहरूलाई कसरी हेर्नुहुन्छ त मुक्तकारहरू क्रमशः एक मुक्तकार तीन मुक्तक राख्नेछु पाँच मुक्तकारलाई हामी सुन्नेछौ अनि कुरा गर्नेछौ यही प्रतियोगिता सञ्चालन गर्दै आइरहनुभएका मुक्तकार सुनिल अधिकारीजीसँग केही समय पश्चात श्रोता अब भने हामी मुक्तक सुनौ उत्कृष्ट पाँचभित्र पर्नु सफल मुक्तकार वर्तमानले दुखाइरहेको छ भूतले बेसरी हिर्काइरहेको वर्तमानले दुखाइरहेको छ भूतले बेसरी हिर्काइरहेको एउटा ऐनबत्ती अन्धकारमा छ आफूलाई चलाइरहेको आश त्रास पालै पालो टाउका वरिपरि नाचिरहेछन् भविष्य चुपचाप स्थिर छ फुल्टो भित्र आहा यो मुक्तक मुक्तकार सरोज उदितजीको उहाँकै अर्को मुक्तक म लिन्छु एउटा आवास यस्तो जिन्दगी सुन्दर छ जस्तो एउटा आवाज यस्तो जिन्दगी सुन्दर छ जस्तो अर्को यथार्थ बोल्छ कसको के छ जस्तो श्वास फेर्नु छ प्रिय तिमी सुस्त आइदिनु है हतार खर्ला कि बतास त्यसैमा डर छ जस्तो अन्तिम मुक्तक मुक्तकार सरोज उदितजीको बडो गजब गजबको मुक्तक आजको कार्यक्रममा म तपाईँहरू समक्ष राख्नेछु चित्त शुद्ध गराएर विकार सो हटाएर चित्त शुद्ध गराएर विकार सोच हटाएर मन मस्तिष्कमा चेतनाको दियो जगाएर म त आफू सुत्रिएर संसार परिवर्तन गर्छु तिमी किन थर्काउँछौ बम बारुद बनाएर यी थिए मुक्तकार सरोज उदिप्तजीको मुक्तक निकै मिठा मुक्तक अर्को मुक्तक म लिन्छु साइलेन्स मुन्जीको छटपटीमै रात कट्छ पसिना बगाएर दिन ढलेको छ छटपटीमै रात कट्छ पसिना बगाएर दिन ढलेको छ थाप्लोमा इँटा पिठ्यौमा बच्चा पोखेर चुलो बलेको छ आमा हुँ मन त कुडिन्छ कागको बच्चा पिठ्यौमा हुँदा बिन्ती नसोध्नुहोस् करिबीको दिनचर्या कसरी चलेको छ निकै मनसुनी मुक्तक मुक्तकार साइलेन्स मुन्जीको अर्को मुक्तक उहाँकै खेल्न रहेछ जीवन परिस्थितिसँगै मुडिन सक्छ खेल्न रहेछ जीवन परिस्थितिसँगै मुडिन सक्छ हिँडिरहेका पाइलाहरू नि खेर रोकिन सक्छ कुनै भरोसा छैन जिन्दगीको कर्कलाको पानी जस्तै सानो हावाको छोक्कामै जिन्दगानी पुगिन सक्छ उत्कृष्ट भित्र पर्न सफल मुक्तकारहरूको उत्कृष्ट मुक्तक कार्यक्रममा म राखिरहेको छु अहिले हामी सुनिरहेका छौ मुक्तकार साइलेन्स मोनलाई हुँदैन मोक्ष प्राप्ति पहिलो वस्त्र धारण गरी योगी हुँदैमा हुँदैन मोक्ष प्राप्ति पहिलो वस्त्र धारण गरी योगी हुँदैमा छैन भने श्रोता मनमा भक्त भक्त भन्दैन पाउ छुँदैमा सत्कर्म गर्नुको विचारलाई पखाल्नु बुद्धत्व पाउने भए अह बुद्ध बन्न कदापि सकिँदैन मस्तिष्क झिकित हुँदैन हुनुहुन्थ्यो मुक्तकार साइलेन्स मोहनजी अब हामी सुन्नेछौ मुक्तकार सफल गोले तामाङजीलाई परिजीवी भएर बाँच्नु भन्दा पसिनासँगै म बहन सक्छु परिजीवी भएर बाँच्नुभन्दा पसिनासँगै म बहन सक्छु मेहनतले पाखुरी चलाई आत्मनिर्भर भइरहन सक्छु बाबु तिमीलाई टाढा राखेर च्या सुन्नु सुन्नुभन्दा पलभर टाढिनु छैन बरु विषम अप्ठ्यारा सहन सक्छु सफल गोले तामाङजी हुनुहुन्छ मुक्तकार अर्को मुक्तक उहाँको म लिन्छु हुरीको डर छ अत्यन्तै घाम छरीको डर छ होरीको डर छ त्यन्तै घाम छरीको डर छ औकात अनुसार चाह साँचेर मैले बाँच्नु पर्छ सकस पूर्ण दैनिकी देखान सागरमा पौडिनेले यही थोपामा जिन्दगी फुलाउने अथाह रहर छ मुक्तकार सफल गोले तामाङजीको अर्को मुक्तक अबको क्रममा मेरा हरेक निर्णय मेरै कमजोरी विरूद्ध बनाउँछु मेरा हरेक निर्णय मेरै कमजोरी विरूद्ध बनाउँछु मनलाई कञ्चन भोलिलाई सधैँभर बुद्ध बनाउँछु भुलेर पनि गलत केही नहोस् मबाट भनेर आमा पखालेर विकार मस्तिष्कको अनन्त शुद्ध बनाउँछु उहाँ हुनुहुन्थ्यो मुक्तकार सफल गोले तामाङजी अब सुन्नेछौ हामी मुक्तकार सचिन सरोवरजीलाई आगोको भट्टीमा फुटेका कुर्कुच्चा जानाजान राखेर आगोको फट्टीमा फुटेका कुर्कुच्चा चानाचान राखेर उद्देश्य बच्चाको दुई छाक छाकबुक मेटाउने खानपान राखेर आमा सुखको सुङ्गाबा खोजिरहन्छन् दिनरात नभनी जीवन अप्ठ्यारो भिरमा राखेर पेठ्यौमा सन्तान राखेर हजुर आज मुक्तक त सबै गजबका छन् अर्को मुक्तक म सचिन सरवरजीको नै लिन्छु हटेर दुःख कष्टको पर्खाल सुखको खात हुन सक्छ हटेर दुःख कष्टको पर्खाल सुखको खात हुन सक्छ चोटले चिरिएको मुटुमा मलमको बरसात हुन सक्छ जीवनको अन्तिम पलसम्म लड्नु पर्छ संघर्षको मैदानमा जति सुकै कठिनाई होस् अन्त्य नै शुरूआत हुन सक्छ सचिन सरोवरजी उहाँको अन्तिम मुक्तक विचारको धुरी सुनकै हुन्छ जस्ताको अनि खर्को हुनै सक्दैन विचारको धुरी सुनकै हुन्छ जस्ताको अनि खर्को हुनै सक्दैन तन मन नै कञ्चन हुन्छ फोहोर शैलीको लर्को हुनै सक्दैन मनको मैलो विचारको साबुन व्यवहारको पानीले धुन सके त्यो जति शुद्ध त्यो जति महान व्यक्ति अर्को हुनै सक्दैन हुनुहुन्थ्यो मुक्तकार सचिन सरोवरजी अब सुन्नेछौ हामी मुक्तकार आरपीसी संगमजीलाई चरू बनेर होमिन्छन् शिखामा सन्ततिका लागि चरु बनेर होमिन्छन् शिखामा सन्ततिका लागि मोती खोजिदिन्छन् पसिनामा सन्ततिका लागि दुर्गा लक्ष्मी सरस्वती एउटै नामले पुकार्न मिल्ने साक्षात देवी कहलिन्छन् आमा सन्ततिका लागि अर्को मुक्तक आरपीसी सङ्गमजीको म लिन्छु भरमा रुख ढाल्ने चुनौतीहरू आउँछन् कैसीको भरमा रुख ढाल्ने चुनौतीहरू आउँछन् हुरीको भेगमा दियो बाल्ने चुनौतीहरू आउँछन् आफैमा कर्कलाको पानी नहो हाम्रो जिन्दगी त्यही पानीमा माछा पाल्ने चुनौतीहरू आउँछन् आज मुक्तको बारेमा म केही बोल्दिन मुक्तक तपाईँले सुन्दै जाँदा आफै थाहा पाइ नै हाल्नु भएको छ कति गजबका छन् कति मिठा छन् म सरस्वती मुक्तक नै वाचन गरिरहेको छु अर्को मुक्तक आरपीसी संगमजीको नै म लिन चाहन्छु चित्त निश्चल हुनुपर्छ हर बोलीमा बुद्ध हुनुपर्छ चित्त निश्चल हुनुपर्छ हर बोलीमा बुद्ध हुनुपर्छ छल कपट रिस राग र ईर्ष्याको विरूद्ध हुनुपर्छ देख्नेले त वाह भन्थेला हेरेर आवरण बाहिरी बुझ्नेले आहा भन्नलाई त विचार शुद्ध हुनुपर्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार आरपीसी संगमजी श्रोता हामीले सुन्यौं केही समय अघि सम्पन्न फोटोमा मुक्त प्रतियोगितामा उत्कृष्ट हुन सफल पाँच मुक्तकारहरूका तीन तीनवटा मुक्तक फोटोको विषयमा मैले संक्षेपमा केही तपाईँहरू समक्ष सोझो जानकारी बाँडिसकेको थिएँ सोही अनुसार मुक्तक मैले राखे हामी उक्त प्रतियोगितामा उत्कृष्ट रहनुहुने अन्य थप मुक्तकारहरूलाई आगामी अङ्कहरूमा पक्कै जोड्ने नै श्रोतामा आह्वानी श्रोता उक्त प्रतियोगिताका संचालक सुनिल अधिकारीजीसँग उक्त प्रतियोगिता प्रतियोगिताभित्र रहेर कुराकानी गर्नेछु म दाजु भनेर सम्बोधन गर्छु सहज लाग्छ दाजु नै भन्छु उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु दाजु कार्यक्रममा स्वागत छ तपाईँलाई नमस्कार मदन भाइ हार्दिक धन्यवाद तपाईँको खबर के छ घर परिवारको खबर के छ अहिले घर परिवार पनि सबै अहिलेसम्मको भगवान्को कृपा यहाँहरूको आशीर्वादले सबै ठिकै छ भन्नु पर्यो अहिलेसम्म जोगिएर बसिया छौँ घरभित्रै छौँ बाहिर निस्किने अवस्था छैन थाहा छँदैछ सबैको उहिलेको अवस्था आज फोटोमा मुक्त प्रतियोगिताको चर्चा गर्नेछौँ तपाईँको फेसबुक वालसम्म नपुग्नु हुनेहरूका लागि पनि बुझ्न सजिलो होस् र त्यहाँसम्म पुग्नुहोस् त्यसरी हामी कुराकानी गर्नेछौँ के हो दाजु यो फोटोमा मुक्त प्रतियोगिता फोटोमा मुक्त प्रतियोगिता भन्नाले एउटा विषयमा केन्द्रित रहेर मुक्त लेख्ने हामी यसलाई त्यसरी बुझौँ है यो आजभन्दा एक वर्ष अगाडि यस्तै लकडाउनकै अवस्था थियो सबै घरमै नजर बन्द भएको अवस्था थियो यो बेला मैले एउटा गुगलमा एउटा फोटो भेटेको थिएँ त्यो फोटोले मलाई मनसम्म छोएपछि मैले त्यसमा एउटा मुक्त कोर्ने प्रयास गरेको थिएँ तर त्यसलाई न्यायपूर्ण ढङ्गबाट मैले लेख्न सकेँ जस्तो लागेन र के मन लाग्यो त्यो फोटोलाई मैले आफ्नो वालमा पोस्ट गरेर ल यो फोटो हेरेर जे जस्तो भाव तपाईँको मनमा उब्जिन्छ त्यसलाई मुक्तकमा ढालेर एउटा मुक्तक लेख्नुहोस् त मलाई मन परेको मुक्तक एउटा मुक्तकलाई म सय रुपियाँको रिचार्ज कार्ड पठाउँछु भनेर त्यतिकै राखेको थिएँ त्यो राखेको थिएँ लगभग भोलिपल्टसम्मको समय दिएको थिएँ मैले चौबिस घन्टाको चौबिस घन्टाभित्रमा लगभग लगभग अडचालिस पचासजना जतिले मुखचक पठाउनु हो मलाई लेखेर त्यसमध्ये छानेर मलाई मन परेको भनेर मैले एकजनालाई दिन्छु भनेको थिएँ दुईजनालाई दिएँ सय सय रुपियाँको रिचार्ज कार्ड यसरी सुरु भएको थियो त्यो प्रतियोगिता भने पनि थिएन मैले पहिलो उसमा चाहिँ पछि मैले एडिट गरेर प्रतियोगिता नम्बर एक भनेर राखेँ सुरु भइसकेपछि चाहिँ नत्र प्रतियोगिता भनेर कुनै योजनाबद्ध तरिकाबाट चाहिँ यो सुरु भएको थिएन यसरी चाहिँ यो सुरु गएको थियो के आशा राख्नु भएको थियो कस्तो उद्देश्य लिनुभएको थियो कस्तो नतिजा पाइरहनु भएको छ आशा र उद्देश्य त केही पनि थिएन मैले अघि नै भन्ने भाइ एउटा खालि मनोरञ्जनको हिसाबले मात्रै मैले सुरु गरेको थिएँ यसलाई नडाँटे भन्नु पर्ला तर पछि आएर यही चिजमा धेरैले चाहिँ धेरैले मन पराउन थाल्नु भएपछि एउटा यसलाई निरन्तर रूपमा नै लैजाउँ त भन्ने एउटा सोच पनि पलायो धेरैजनाले साथ पनि दिनुभयो धेरैले मन पराउनु भयो पहिलो दिन जति आयो नि मुक्तक त्यसपछिका दिनहरूमा त्यो सङ्ख्याभन्दा तल कहिले पनि जाँदै गयो त्योभन्दा बरु बढ्दै गयो अर्को चोटिमा पचास साठी पुगे सत्तरी असी पुगे नब्बे एक सय सय पनि माग्यो कहिलेकाहीँ र तिसौँ अङ्कमा हामीले तिहार विशेष अङ्क पनि गरेका थियौँ त्यसमा लगभग साढे दुई सयजनाले भाग लिनुभयो त्यति बेला पनि अलिकति ठुलै उ गरेका थिए प्रायोजनको रकम पनि राम्रै थियो त्यही अनुसार लगभग साढे दुई सयजनाले भाग लिनु यसरी त्यो अहिले पनि घट्दो क्रम छैन हरेक हप्ता लगभग अस्सीदेखि सयजनासम्म निरन्तर रूपमा सहभागी हुँदै आउनु भएको छ त्यो हिसाबले त राम्रै हो भन्छु एउटा मुक्तको अभ्यासको रूपमा लिनुभएको छ धेरैले नौ प्रतिभाहरू धेरै जोडिनु भएको छ उहाँहरूलाई एउटा होमवर्क दिएको जस्तो त्यस्तै अनुभव गर्नुहुन्छ उहाँहरू आफै भन्नुहुन्छ मलाई र यसलाई चाहिँ सुचारू नै राख्नुहोस् है भनेर चाहिँ सल्लाह दिइरहनुहुन्छ उहाँहरूले मुक्त पाठशाला रह्यो हजुर त्यही भन्नु पर्यो मुक्त पाठशाला उहाँ आफैले चाहिँ यसलाई एउटा अभ्यासको रूपमा लिनुभएको छ अबको शुक्रबार कस्तो फोटो आउला त के आउला त भन्ने एउटा उत्सुकता मनमा लिएर बस्नु हुँदो रहेछ पछि धेरैजनासँग कुराकानी हुँदाखेरि जोडिएपछि थाहा भयो अब फोटो हेर्दा त्यसको व्याख्या पक्कै पनि व्यक्ति व्यक्तिमा फरक हुन्छ यो अवस्थामा फोटो छनौट र उत्कृष्ट मुक्तकको छनौट थोरै यो बताइदिनुहोस् त कसरी गरिरहनु भएको छ मेरो मैले भन्दै पनि आएको छु फोटो भनेको आफैमा एउटा अमूर्त चित्र हो हजुर अमूर्त हुन्छ देख्नेले कसैले के देख्छ त्यसमा कसैले कुनै भाव भेट्छ कसैले कुन भाव भेट्छ त्यो भन्न सकिँदैन त्यो हरेक व्यक्तिको क्षमता अनुसारको आफ्नो भाव उसले भेटेको हुन्छ त्यसमा उसले देखेको हुन्छ त्यही अनुसारबाट लेख्छ मैले पनि यो चित्रमा ठ्याक्कै यही भाव आउनुपर्छ भनेर म गर्दिनँ मैले पहिले चाहिँ त्यो निर्णय लिएर बसेको हुन्न जब मुक्तकहरू आउँछन् ती मध्ये मुक्तकहरूमध्ये कुनले चाहिँ सठिक भाव उतारेको छ त हो यो हो नि त भन्ने खालको चाहिँ मुक्त कसले लेखेको छ त अनि त्यो मुक्तकलाई म छनौट गर्छु पहिलो चरणमा त्यस्ता मुक्तकहरूलाई छनौट गर्छु त्यसपछि दोस्रो चरणमा यसको भावगत गहिराई शब्दहरू त्यसको प्रस्तुतिकरण शैली यी कुराहरूलाई ध्यान दिन्छु शुद्धाशुद्धि पनि हेर्छु अलिअलि यसै गरेर चाहिँ मैले दोस्रो तेस्रो छनौट चरणमा चाहिँ छनौट गरेर अब त्यो भएर कतिजना अहिले त लगभग समय जसो पाँचजनालाई चाहिँ विजयी गराउने गरेछ पाँचजना छनौट गर्ने गरेछु त्यही अनुसारबाट पाँचजनाको मुक्त छनौट गरेर उहाँहरूको नाम चाहिँ राख्ने गरेको छु अहिले चाहिँ अब पचासौँ अङ्कमा हौ जुन भर्खरै सम्पन्न भयो लेखकले एथिन्सले एउटा फोटोमा एउटा मुक्तक राख्नु पर्थ्यो प्रतियोगितामा भने अब पचासौँ अङ्कमा तिनवटा फोटोमा तिनवटा मुक्तक लेख्नुपर्ने भयो पुरस्कार राशि पनि अविश्वसनीय थियो यो अङ्कलाई विशेष बनाउँछु भन्ने त पक्कै तपाईँमा थियो तर उपस्थितिदेखि लिएर हरेक दृष्टिकोणबाट नसोचेको नतिजा हामीले पनि पायौँ तपाईँले पनि पाउनुभयो होला संक्षेप पचासौँ अङ्कलाई यति व्यापक सञ्चालनको विषयमा के भन्नुहुन्छ यो पनि सबै मुक्त प्रेमी भाइ बहिनीहरूकै अध्ययन हो उहाँहरूकै माया हो यो आजको अङ्कसम्म आइपुग्नलाई मैले यो कार्यक्रम सञ्चालन गरिरहँदा धेरैजनाले मुक्त लेखेर मात्रै होइन कि यसलाई हामी पनि प्रायोजन गर्छौँ दाजु हामीलाई पनि प्रायोजनको मौका दिनुहोस् न भन्ने धेरैले चाहिँ अनुरोध गर्नुभयो मलाई कसैले पैसा पनि पठाइदिनु खासमा त एउटा कार्यक्रममा मैले सय सय रुपियाँको पाँचवटा रिचार्ज कार्ड दिने गरिराखेको थिएँ यो त एउटा ऊ मात्रै थियो लेखन लेख्नलाई एउटा उत्सुकता जोगाउनलाई मात्रै थियो खास त पाँच सय रुपियाँ सय सय रुपियाँको रिचार्ज कार्ड भन्ने त ठुलो थियो त्यसमा पनि कतिपय बाहिरै विदेशमा बसिरहनु भएको भाइ बहिनीहरूले हामी प्रायोजन गर्छौँ दाजु भनेर ठुल्ठुलै रकम पठाउने कुरा गर्नुभयो गर्नुहुँदाखेरि अनि मैले चाहिँ के भने भने अहिले तुरुन्तै त यत्र ठुलो रकम दिएर उ गरेर गर्नु साध्य छैन मतलब छैन यसलाई अब मैले कुनै एउटा विशेष अङ्कसम्म पुर्याउन सकेँ भने ती रकमहरू त्यति बेला काम लाग्ला अहिले राख्नुहोस् है जब मैले माग्छु तब दिनु होला भनेको थिएँ त्यही अनुसार यो पचासौँ अङ्क चाहिँ मैले पुर्याएर वार्षिकको बनाउँछु र प्रतियोगिता चाहिँ अनलाइन मार्फतै गरे पनि पुरस्कार तथा सम्मान कार्यक्रम चाहिँ म हलबाटै गर्छु हाम्रो मालु साहित्य सङ्गमको संस्थाको कार्यक्रममा यसलाई राखेर गर्छु भनेर मैले सोच बनाएको थिएँ यदि परिस्थिति अनुकूल भयो भने भन्ने सोचेको थिएँ तर बिचमा अलिकति अनुकूल जस्तो भए पनि फेरि अहिले आएर चाहिँ उयो प्रतिकूलताको अवस्था छ त्यही हुँदाखेरि मैले अनलाइन मार्फतै यसलाई चाहिँ टुङ्गो लगाउने विचार गरेर त्यही अनुसार पहिला मलाई कुरा गर्नुभएको भाइहरूसँग सङ्घ संस्थाहरूसँग फेरि दोहोऱ्याएर कुरा गर्दाखेरि उहाँहरू तुरुन्तै राजी हुनुभयो तुरुन्तै मलाई पठाइदिनु भयो नेपाल मुक्त प्रतिष्ठान कोरियाले त बजेटै छुट्याएर राखेको रहेछ पहिलेदेखि नै यस्तै अरू संस्था पनि हुनुहुन्छ सारथी साहित्य संस्था हुनुहुन्छ उहाँहरूले पनि बजेटै छुट्याएर चाहिँ सहयोग गर्नुभयो प्रायोजनको निम्ति त्यस्तै व्यक्तिगत रूपमा मैले अब यहाँ नाम सबैको लिएर त म पनि अहिले सम्झिन नसकौँला तर मैले लेखेको छु पोस्टमा उहाँहरू सबैले सहयोग गर्न आफै आफै अगाडि बढ्नुभयो मैले कसैलाई अनुरोध अनुरोधको एक शब्द पनि बोल्नु परेन उहाँहरू आफै स्वस्फूर्तको रूपमा अगाडि आउनुभयो र यत्रो रकम जुट्न सक्यो म आफैले पनि आश्चर्य लागेको थियो यत्रो रकम जुटेछ भनेर र ती रकम सबैलाई म चाहिँ पुरस्कारमै नै राख्ने भनेर सोच बनाएको थिएँ त्यही अनुसार मैले पुरस्कार राशिमै ती रकमहरूलाई चाहिँ छुट्याएर चाहिँ यो कार्यक्रम सञ्चालन गरेँ र कसैलाई पनि मैले यो फेरि प्रतियोगिता सेयर गरिदिनुहोस् यसो गरिदिनुहोस् उसो गरिदिनुहोस् प्रचार प्रसार गरिदिनुहोस् है भनेर राम्रोसँग कसैलाई पनि भन्न पाएको पनि थिइनँ भनेको पनि थिइनँ तै पनि सबैले आफ्नै हिसाबले सो स्फूर्त रूपमा सबैले सेयर गर्नुभयो सयजनाभन्दा सयभन्दा बढी त सेयरै भएको छ one point five one point six K त कमेन्टै छ है त्यत्र मान्छेहरू सहभागी हुनु होला यो त मुक्तको महाकुम्भ मेला जस्तै नै भयो मेरो लागि त अनएक्सपेक्टेड थियो मैले सोच्दै नसोचिएँ यत्रो सङ्ख्यामा यत्रो मान्छेहरू उपस्थित हुनुहोला मुक्तकलाई माया गर्ने यत्रो मान्छेहरू हुनुहुन्छ भन्ने त मैले सोचेको पनि थिइनँ यो एक हिसाबले ऐतिहासिक कार्यक्रम जस्तै नै भयो अहिलेसम्म कुनै सायद कुनै पनि विधामा पनि यसरी चाहिँ यत्रो सहभागिता जुटेको छैन होला जस्तो लाग्छ मलाई यत्रो कार्यक्रम मैले सम्पन्न गर्न सकेकोमा एकदमै मलाई खुसी पनि लाग्यो मुक्तको लागि मैले गरेको के काम यसैबाट पनि अलिकति कोही यही कार्यक्रमबाट पनि यिनीहरूबाट पनि लेखेर चाहिँ अलिकति अगाडि आउन सक्यो भने मेरो लागि त्योभन्दा ठुलो अझ खुसीको खबर के हुन सक्यो सहयोगी मनहरूप्रति हामी पनि नमन गर्छौँ एकदम उहाँहरूलाई सम्मान जनाउँछौँ तपाईँले पचासौँ अङ्कमा तपाईँले राख्नुभएका तिनवटा फोटोलाई संक्षेपमा तपाईँले चाहिँ कसरी निहाल्नु भएको थियो तपाईँले हेर्नु भएको तस्बिरमा के देख्नु भएको थियो एउटा कुरा चाहिँ म तपाईँलाई आएको पनि स्पष्ट गरिदिन्छु जुन पहिलो मुस्तकमा पहिलो फोटो मैले राखेको थिएँ त्यो त मैले गुगलबाट कतैबाट भेटाएर राखेँ त्यसपछिका एक दुईवटा प्रतियोगितामा पनि त्यसै गरेर मैले फोटो खोजेर राखेको थिएँ तर त्यसपछिका प्रतियोगिताहरूमा म आफैले फोटोसम्म पनि खोज्नु परेन मलाई त्यही मुक्तकै लेख्ने भाइहरू कसैले कसैले कतै न कतैबाट मुक्त त्यो फोटो मलाई पठाइराख्नुहुन्थ्यो धेरैले धेरैवटा फोटोहरू पठाउनु भयो तीमध्ये यसो हेरेर आफूलाई पनि राम्रो लागेको अनि भावपूर्ण खालको फोटोहरू चाहिँ मैले सेलेक्ट गर्दै प्रतियोगितामा राख्दै आउने गरेको थिएँ अब मुक्तक त जुनसुकै विषयमा पनि लेख्न सकिन्छ मैले अघि नै भने आफ्नो दृष्टिबाट जसले जस्तो भाव भेट्छ जसले जस्तो देख्छ त्यही लेख्ने हो लेख्न सकिन्छ त्यही यो तिनवटा जुन फोटो राखेको थिएँ यो तिनवटा फोटो पनि बाहिरैबाट पाएको फोटोहरू हो मैले र फोटो पठाउनेहरूको नाम पनि मैले उल्लेख गरिदिएको छु त्यसमा यो तिनवटा फोटो पनि मैले बाहिरैबाट पाएको थिएँ र कुनै विशेष भनेर मैले यसमा यो अलिकति गाह्रो यो अलिकति ऊ त्यस्तो हिसाबले चाहिँ होइन कि अहिलेसम्म एउटा फोटोमा एउटा मुक्तक लेखिँदै आएको थियो भने पचासौँमा अलिकति फरक हुनुपर्छ अब फोटो गाह्रो राखौँ मान्छेहरू सहभागिता कम होला फेरि त्यो सोचेर चाहिँ मैले फोटो गाह्रो भन्दा पनि बरु तिनवटा राख्दाखेरि कसो होला र तिनवटै उत्कृष्ट लेख्नुपर्ने एउटा सर्च राखेर चाहिँ यो प्रतियोगिता मैले पचासौँ चाहिँ गरेको थिएँ खास फोटो पनि मैले आफैले खोजेको होइन त्यो मलाई पनि पठाइएकै फोटो हो त्यही फोटोबाटै त्यही फोटो नै मैले राखेर बरु तिनवटै चाहिँ उत्कृष्ट लेख्नुपर्ने भन्ने एउटा सर अगाडि सारेर पनि मैले यो प्रतियोगिता सञ्चालन गरेको अब फोटोको भावमा भन्दाखेरि म आफैले भनौँ भने म आफैले पनि केही पनि लेखेँ है यो कस्तो हुँदो रहेछ भन्दाखेरि प्रतियोगिता सञ्चालन भइराखेको बेलामा मुक्तक आउँदै गरेको बेलामा कस्तो हुँदो रहेछ भन्दाखेरि सबै जो आएका मुक्तकहरू हरेक हप्ता त्यो दिनको असी नब्बेवटा सयवटा भन्दा बढी मुक्तकहरू आइराखेका हुन्छ त्यही मुक्तक पढ्दा पढ्दा यस्तोसम्म भयो कि मेरो आफ्नो त्यो रचनात्मक क्षमता नै ह्रास भएर गयो कि भने जस्तो सबै जुन बेला पनि अरूको मुक्तक पढ्दा पढ्दा त्यही मुक्तक ह्याङओभर भइसक्यो मलाई कि म आफूले त महिनामा एउटा पनि लेख्न नसक्ने अवस्थामा पुगिरहेँ साँच्चै भनेको मैले हेर्नु होला है मैले नयाँ मुक्तक भनेर लेख्न सकेको छैन त्यो अर्काको मुक्तक पढ्दा पढ्दा त्यतिसम्म मलाई ह्याङओभर भइसक्यो त्यो मुक्तकहरूको र यो मुक्त तिनवटा मुक्तकोमा पनि मेरो आफ्नो भाव भनेको केही पनि छैन केही पनि छैन मलाई अहिले मुक्त लेख हुँदैन भने म लेख्न सक्दिनँ लेख्नै सक्दिनँ त्यस्तो अवस्थामा पुगिरहेको छु आफू आफ्ना नजरले जसले जस्तो देख्नुभयो जस्तो पाउनुभयो मुक्तकमा त्यसरी नै उतार्नुभयो अनि त्यो भित्रबाट उत्कृष्ट मुक्तकहरूको तपाईँहरूले चयन गर्नुभयो म सानो कुरो यहाँनिर अब मैले त्यो पटक पटक भनिहालेँ फोटो त अमूर्त हुन्छ त अब त्यही मुक्तकलाई पनि एउटै फोटोलाई पनि कतिजनाले कति किसिमबाट लेख्नुहुन्छ त यो हो जाँच्ने कला मुख्य कुरो त यसमा छ कि अब जस्तै यो अहिलेको तिनवटा फोटोमा पहिलो फोटोमा एउटा इटा बोक्दै गरेको पछाडि चाहिँ कोखरोमा बच्चा बाँधेर सुतेको बच्चालाई बाँधेर टाउकोमा इँटा बोक्दै गरेको मजदुरी गर्दै गरेको एउटा आमाको फोटो छ अब त्यसलाई सिधा सिधा इँटा बोकेको बच्चा बोकेको एउटा दुःख देखाएर मजदुरी गर्दै गरेको आमाको चित्रण गर्ने कि त्यो चित्रणलाई पनि कसरी कुन शब्दमा ढालेर कसरी चाहिँ प्रस्तुत गर्ने बिम्बमा लेख्ने वा ठाडै लेख्ने कसरी लेख्ने के गरेर लेख्ने यही त हो प्रतियोगिता भनेको आफ्नो क्षमता देखाउने भनेको यही नै र केही मुक्तकहरू त्यहाँ म छनौट गरिएका मुक्तकहरू मध्ये म अहिले तुरन्तै त भनिहाल्दिनँ तर केही यस्ता बिम्बात्मक मुक्तकहरू पनि आएका छन् जसले मन चट्टै पहिलो नजरमा पढ्ने बित्तिकै मन एकदमै छुने गरेर लेख्नु भएको छ त्यस्तै मुक्तकहरूलाई सकेसम्म चाहिँ हामीले त्यही मुक्त चाहिँ अगाडि ल्याउने प्रयास गरेका छौँ व्यक्तिले कार्यक्रम सञ्चालन यसरी गर्दै गर्दा नसकिने त केही रहेनछ भन्ने थाहा त भयो तर मुक्तकमै समर्पित विभिन्न सङ्घ संस्थाहरूको यो बिचमा तपाईँप्रतिको धारणा के पाउनुभयो कस्तो सहयोग पाउनुभयो या अरू केही तपाईँले अघि त बताउनुभयो बताउनु त हामीलाई कोरिया शाखा नेपाल मुक्तक प्रतिष्ठानले गरेको सहयोगको विषयमा विभिन्न व्यक्तिहरूले गर्नुभएको सहयोगको विषयमा तर नेपालभित्रै रहेर मुक्तकमै समर्पित भएर सञ्चालन भइरहेका सङ्घ संस्थाहरू या नेपाल बाहिर मुक्तकमै समर्पित भएर रहिरहनुभएका सङ्घ संस्थाहरूको तपाईँप्रतिको यो बिचमा धारणा के कस्तो रह्यो सहयोग कस्तो पाउनु हो या अरू केही यो प्रतियोगिताको मात्रै कुरा होइन योभन्दा अगाडिदेखि नै मैले यो कार्यक्रम गरिरहँदा पनि सायदै अब यो यहाँ भएका सङ्घ संस्थाहरू मुक्तकमा जो मुक्तकमा समर्पित भनिन्छ ती सङ्घ संस्थाहरू व्यक्तिहरूबाट कुनै पनि खालको मैले रेस्पोन्स पाइनँ कतैबाट पनि पाइन यो हाम्रो एउटा नेपाली परम्परा पनि हो आफू पनि नगर्ने र कसैले गर्न लागेको छ भने त्यो राम्रो छ भने बरु भित्र बसेर बरु कुरा काट्न सक्छन् तर बाहिर खुलेर चाहिँ प्रशंसा गर्न सक्दैन यो हाम्रो नेपालीहरूको एउटा बानी पनि हो अब उहाँहरू कसैबाट पनि मैले कुनै पनि खालको चाहिँ अहिलेसम्म सहयोग त के समर्थनसम्म पनि पाएको छैन राम्रो गर्नुभएको भन्ने एउटा शब्दमा जुन बोलिन्छ नि त्यो त्यो त्यस्तो खालको पनि मैले कुनै समर्थन पाएको छैन सबैभन्दा मलाई खुसी त के छ भन्दा आफूभन्दा ठुलाहरूभन्दा मैले आफूभन्दा अनुजहरूबाट चाहिँ धेरै माया धेरै सहयोग धेरै समर्थन पाएको छु बरु साँच्चै भनौँ भने मैले म यो कार्यक्रमसम्म आइपुग्नु र यसलाई सफलतापूर्वक सञ्चालन गर्नमा उहाँहरूकै सबैभन्दा ठुलो सबैभन्दा ठुलो हात उहाँहरूको नै छ म एक एकजनाको नाम लिएर उहाँहरूलाई धन्यवाद त भन्न सक्दिनँ तर पनि कतिपय हुनुहुन्छ भाइ बहिनीहरू है उहाँहरू क्रमशः जोडिँदै पनि हुनुहुन्छ अहिले पनि बिच बिचमा जोडिँदै पनि भयो मसँग यो कार्यक्रम मार्फतबाट उहाँहरूकै साथ उहाँहरूकै सभा उहाँहरूकै सहयोग उहाँहरूकै समर्थनले गर्दाखेरि नै यो कार्यक्रम मैले यसरी सम्पन्न गर्न सकेको हुँ र मलाई एकदमै एकदमै एकदम मसँग कुनै शब्द नै छैन उहाँहरूप्रति यो कृतज्ञता जाहेर गर्ने मसँग कुनै शब्द नै छैन भाइ यो विषयमा कुनै दिन फेरि विषय यो विषयमा छुट्टै बसेर कुराकानी गरौँ कार्यक्रम मुक्तक मालालाई भने तपाईँले यो चाल्नु भएको अभियान एकदम धेरै मन पर्यो तपाईँले जुन फोटोमा मुक्तक प्रतियोगिता राखिरहनु भएको थियो हामीले सुरुबाटै तपाईँलाई हेरिरहेका थियौँ र आज यो विशेष दिन सम्झन मन लाग्यो र कार्यक्रममा तपाईँलाई समेट्नुपर्छ यस्तो भव्य कार्यक्रम तपाईँले गरिरहँदाखेरि हामीले एउटा विशेष कार्यक्रम कस्तो नबनाउने भनेर हामीले आँटेका हौँ र आज बडो खुसी लागेको छ मलाई पनि अब अहिलेसम्म यो समयसम्म तपाईँले यो फोटोमा मुक्तक प्रतियोगिता गर्नु हुँदै गर्दा उत्कृष्ट मुक्तकहरूलाई फोटो सहित नै एउटा सङ्ग्रह ल्याउँ भन्ने मनमा छ छैन दाजु अवश्य छ म तपाईँले मेरै मनको कुरो खोज्नु भयो ठ्याक्कै है यो अहिले मात्रै होइन यो पचासौँ अङ्कभन्दा अगाडिदेखि नै मैले सोच्दै आएको कुरा पनि हो हरेक प्रतियोगितामा थोरै भए पनि उत्कृष्ट मुक्तकहरू आएकै छन् मसँग उनासौँ प्रतियोगितासम्म पुग्दाखेरि चार हजार बढी मुक्तकहरू सङ्कलन भइसकेका छन् मसँग ती सबै चाहिँ सुरक्षित रूपमा छन् सबै मुक्तकहरू आजसम्म लेखिएका सबै मुक्तकहरू सुरक्षित रूपमा छन् ती सबैलाई समेटेर र अहिले आएर यो पचासौं अङ्कमा जति आए मुक्तकहरू एउटै अङ्कमा नौ सय पन्ध्रवटा मुक्तक आए र यीलाई पनि समेटेर एउटा किताब निकाल्न पाए त धेरै राम्रो हुन्छ यो पचासौँ भन्दा अगाडिदेखि पनि सोच्दै आएको थिएँ मैले यसलाई समेटेर एउटा ठुलै सङ्ग्रह एउटा निकाल्न पाएँ निकाल्न मन पनि छ मलाई र निकाल्नलाई अहिले त हुन्छ अहिले स्थिति अलिकति अनुकूल छैन यो चाहिँ यो सबै उत्कृष्ट मुक्तकहरू समावेश गरेर एउटा सङ्ग्रह चाहिँ निकाल्ने र त्यसबाट त्यो किताबबाट चाहिँ भएको जति आमदानी हुन्छ त्यो आमदानीलाई चाहिँ मैले पुरै आम्दानीलाई चाहिँ मैले त्यसकै सर्जकहरूमा चाहिँ बराबर रूपले बाँडिदिने मैले विचार पनि गरेको छु यो मैले आजसम्म कसैलाई भनेको छैन यो कुरा तपाईँले सोधिहाल्नु हो र मेरो मनमा पनि गाँठो पारेर राख्न सकिनँ यो मेरो सोच हो अहिलेसम्मको है हुन त भोलि के होला मैले किताबै निकाल्न सकुँला नसकुँला त्यो हाम्रो ठाउँमा छ तर कोसिस चाहिँ म एकदमै गर्छु जसरी भए पनि एउटा सङ्ग्रह चाहिँ निकाल्ने चाहिँ म जसरी भए पनि कोसिस चाहिँ गर्छु र किताब निक्लियो भने चाहिँ म त्यही अनुरूप जुन शब्द अहिले मैले बोलेको छु त्यही अनुरूप म काम गर्नेछु तपाईँलाई अग्रिम शुभकामना छ हाम्रो एउटा जिज्ञासा दाजु यो मलाई मात्रै होइन धेरैलाई लागेको हो पचासौँ अङ्क उत्सव यसरी सञ्चालन गर्नुभयो यति भव्य भयो यति व्यापक भयो लाग्यो कुनै प्रतियोगिताको फाइनल चलिराखेको छ हामीले अब फोटोमा मुक्त प्रतियोगितालाई एकाउन्नौ अङ्कमा कहिलेबाट देख्न पाउँछौँ यो हामी पच्चिसौँ अङ्क पचासौँ अङ्कलाई अलिकति विशेष रूपमा लिन्छौँ नि अलिकति एउटा कुनै महोत्सवको रूपमा कुनै समारोह जस्तै गरेर मनाउने त्यही गरेर गरिएको हो भनेर ठाने पनि हुन्छ यसलाई पचासौँ एउटा विशेष अङ्क थियो विशेष अङ्क थियो अब यसैलाई निरन्तर दिँदै जाने हो भने भोलि एकाउन्नौ पनि आइहाल्छ एकाउन्नौ सुरु भएपछि फेरि हामी पचहत्तरौँ पनि पुग्छौँ पचहत्तरौँमा पनि फेरि यस्तै भव्य कार्यक्रम गर्न सकिएला कि वा पचहत्तरौँमा गर्न नसके सयौँमा चाहिँ सयौँ अङ्कमा चाहिँ आएर चाहिँ अझ ठुलो भव्य चाहिँ कार्यक्रम गर्न सकिएला कि यो त अब हुन त भविष्यको गर्वमा नै छ यो कुराहरू चाहिँ है तर जहाँसम्म लाग्छ सबैले रुचाउनु भएको हिसाबले यसलाई बन्द चाहिँ म गरिदिनु होला चाहे बरु बाटो फरक हुन सक्ला गन्तव्य त उही नै हो बाटो फरक हुन सक्ला त्यति मात्रै हो तर यो एकाउन्नौ हुन्छ हुनेछ पक्कै पनि हुनेछ एउटा मेरो मनमा खट्किराखेको कुरा मैले कतै सेयर पनि गरेको थिइनँ सेयर गर्न पाएको पनि थिइनँ भनौँ न प्रतियोगिता अवधिमा आएका मुक्तकहरू कतिपय कस्ता थिए भन्दाखेरि जुन मुक्तकको संरचना मात्रै छ तर मुक्तक छैन अब प्रतियोगितामा आएको मुक्तकलाई मैले यो यहाँनिर यसो गर्नुहोस् उहाँनिर यसो गर्नुहोस् यो यो भएन त्यहाँ त्यो भएन भनिरहनु पनि अनुपयुक्त जस्तो देखियो चाहिँ तर वास्तवमा चाहिँ गर्नुपर्ने के थियो भन्दाखेरि अभ्यासको क्रममा चाहिँ कसको मुक्तकहरू कहाँ के कति कमजोरी छ कस्तो हुनुपर्छ के हुनुपर्छ भन्ने कुरो मैले बुझाइदिन सक्नु पर्थ्यो र यो कुरामा म चुकिरहेको छु भाइ म आफै नै मनमा खट्का लागिरहेको छ मैले म हुन त म आफै पनि मुक्तको विशेषज्ञ त होइन मैले पनि जे जति सिकेँ यहीँबाट सिकेँ तर आफूले जानेको कुराहरू पनि मैले सिकाउनुबाट चुकिराखेको छु भन्ने मलाई मनमा खटखट लागिराखेको छ सकेसम्म उहाँहरूलाई इनबक्समा कुरा गरेर उहाँहरूले जान्नु खोज्नु भएको जिज्ञासा शान्त पार्ने कोसिस त मैले गरिराखेको छु सधैँ नै नै छु चाहिँ तर त्यो भर्खर लेख्न थाल्नु भएकोहरू हुन त उहाँहरूले पनि प्रतियोगितामा आएका अरू अन्य मुक्तकहरू हेरेर पनि सिक्नु भएको छ देख्नु भएको छ त्यसबाट पनि धेरैको परिष्कृत पनि हुँदै पनि गएको छ यो प्रत्यक्ष रूपमा मैले पनि अनुभव गरेको छु तर म आफै नै यस्तो हुनुपर्छ है यो हुनुपर्छ भनेर भन्न नसकिराखेको जस्तो अवस्था आएको छ म श्रोताहरू समक्ष जानकारी पनि बाँड्न चाहन्छु आज हामी मुक्त प्रतियोगितामा मात्रै सीमित रह्यौँ यस पछाडिको भलाकुसारी पक्कै पनि दाजु र मेरो उहाँका मुक्तक र उहाँका विषयमा केन्द्रित हुनेछन् अनि नेपाली मुक्तकका विषयमा खुलेर हामी कुराकानी गर्नेछौँ त्यो समय छिट्टै लिएर आउनेछु म अब यति लामो कुराकानी गर्दै जाँदा अन्त्यमा मैले तपाईँलाई मुक्तक सुनौ न दाजु भनिनँ भने मलाई पनि नमजा लाग्छ <laughs> आज हामी प्रतियोगिता वरिपरि नै थियौँ तर जाँदा जाँदै तिनवटा मुक्तक चाहिँ सुनौ जस्तो लाग्यो मलाई अनि हामी छुटौँ होला दाजु मैले यहाँ मसँग अगाडि भएको मोबाइलमा भएको एक दुईवटा मुक्तक म सुनाउने कोसिस गर्छु है त हजुर पक्कै सुनौ हामी सबैको मनभित्रै अमृत अनि बिस्कु कुण्ड छ मुण्ड अनुसारको मती र मती अनुसारको मुण्ड छ हामी सबैको मनभित्रै अमृत अनि बिस्कु कुण्ड छ मुण्ड अनुसारको मती र मती अनुसारको मुण्ड छ आफू भलो त जगतै भलो देख्नेहरू पनि छन् एक थरी आफू भलो त जगतै भलो देख्नेहरू पनि छन् एक थरी आफू राम अरू रावण देखेको पनि यही झुट छ अर्को मुक्तक सुनौँ आज हामी अर्को एउटा मुक्तक सुनाउँछु निर्दिष्ट लक्ष्यको सोचलाई कसले झुकाउला र निर्दिष्ट लक्ष्यको सोचलाई कसले झुकाउला र दृढ निश्चयको त्यो गाँठो हुरीले के फुकाउला र पालुवा डढाउला सके ससानो खहरे सुकाउला पालुवा डढाउला सके ससानो खहरे सुकाउला फलामै नबगाल्ने घामले सागर के सुकाउला र अन्त्यमा दाजु मैले एउटा अनुरोध पनि गरेँ पहिले कोरे थियो नि मुक्त हजुर म तपाईँलाई सुरुवाती हजुर सुरुवाती दिनमै पुर्याउनु यो मेरो पहिलो मुक्तक थियो हजुर हजुर हस् हस् भाइ म सिधै मुक्तकमै आएँ है त हजुर पहिले कोरे अनि केरे फेरि कोरे कोर्दै केरिरहे पहिले कोरे अनि केरे फेरि कोरे कोर्दै केरिरहे माथिदेखि तलसम्म कोर्दै केर्दै फेरिपल्ट हेरिरहे पहिले कोरे अनि केरे फेरि कोरे कोर्दै केरिरहे माथिदेखि तलसम्म कोर्दै केर्दै धेरैपल्ट हेरिरहे मथिङ्गलको ठेकीमा मदानी घुमि नै रह्यो मथिङ्गलको ठेकीमा मदानी घुमिनै रह्यो एउटा मुक्तक लेख्न घरि घरि कागज खेलिरहे निकै गजबको मुक्तक लेख्नु भएको थियो सुरुवातमै र आज नेपाली मुक्तकले सुनिल अधिकारी भनेर घमण्ड गर्ने एउटा ठाउँ पाएको छ त्यस्तो लाग्छ मलाई अन्त्यमा छुट्दा छुट्दै कार्यक्रम मुक्तकमाला सुनिरहनुहुने फोटोमा मुक्तक प्रतियोगिता नजिकैबाट निहाल्नुहुने सुनिल अधिकारलाई मनैबाट चाहनुहुने प्रिय मुक्तकिला मनहरूलाई के भन्न चाहनु आज सुनिल अधिकारी यदि सुनिल अधिकारी छ र मुक्तको विधामा चिर परिचित यदि नाम छ भने यहाँले चाहिँ धेरै माया नगर्नु भएको भए सुनिल अधिकारी एउटा मुक्तकारको रूपमा पक्कै पनि चिनिँदैन थियो होला भेट्ने कतै हराउँथ्यो होला र मलाई यसरी हरेक समय साथ दिनुहुने मलाई माया गर्नुहुने मेरो मुक्तक सुनेर मन पराइदिनुहुने यहाँहरू तमाम मुक्तक प्रेमी साथीहरूप्रति म मसँग कृतज्ञता जाहेर गर्ने कुनै शब्द छैन धन्यवाद शब्द त धेरै थुप्रो हुन्छ होला म जे छु यहाँहरूकै कारण छु यहाँहरूकै मायाले गर्दाखेरि यहाँसम्म आइपुगेको छु यही माया यही स्नेह यहाँहरूबाट यही आशीर्वाद यहाँहरूबाट मैले सदा पाइरहनु सकौँ म मुक्तक विधामा लागि परेको छु मुक्तक विधामा समर्पित छु यही समर्पणलाई म आफ्नो सास सम्झेल यसरी मुक्त नै समर्पित भइरहन सकौँ यहाँहरूको आशीर्वाद ममा सधैँ रहिरहोस् यही भन्न चाहन्छु हार्दिक धन्यवाद र अनि साथै आज धेरै वर्षपछि लगभग पाँच वर्षपछि मदन भाइलाई याद थाहै छैन पाँचै वर्ष भयो होला हाम्रो कुराकानी नभएको पनि मेरो पहिलो अन्तर्वार्ता तपाईँको मुक्त मालाबाट प्रसारित भएको थियो त्यसपछि पाँच वर्ष झन्डै छ वर्षै नै भयो होला बहत्तर सालको भुइँचालो भन्दा केही अगाडि कुराकानी गरेको थियौँ त्यसपछि आएर यो अठहत्तर सालमा कुरा गर्दैछौँ छ वर्ष नै भयो हामी पनि बुढा पो भएछौँ कार्यक्रम सञ्चालन <laughs> बुढा नै भयो भन्नु पर्यो छ वर्षपछि तपाईँको यो मुक्त कुमार कार्यक्रममा फेरि यसरी आफूलाई आफैलाई सुन्न पाउँदा मलाई ज्यादै ज्यादै ज्यादै ज्यादै खुसीको अनुभव भइरहेको छ फेरि हामी चाहिँ यसरी एकचोटि जुट्नु पायौँ छ वर्षपछि यसको लागि म मुक्तकमाला तथा विशेष गरेर मदन भण्डारी भाइ जो आफै पनि मुक्तकको महारथी हुनुहुन्छ उहाँलाई पनि हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु हार्दिक हार्दिक धन्यवाद छ मुक्तकमाला अनि मदन भण्डारी भाइ हामी छिट्टै भेट्नेछौँ दाजु अहिलेलाई छुटौँ हस् भाइ हस् धन्यवाद भाइ आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूको लागि भनेर ल्याएको सामग्री यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिनुभयो कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै फोटोमा मुक्त प्रतियोगिता जुन आजको कार्यक्रम परि नै चर्चा रह्यो उक्त प्रतियोगितामा उत्कृष्ट पाँचभित्र पर्न सफल मुक्तकारहरूलाई हार्दिक बधाई भन्दै मुक्तकार सुनिल अधिकारीजीको आगामी मुक्तक लेखनको बाटो र मुक्तकको विकास र विस्तारमा उहाँले खेल्दै भएको भूमिका अझ उदाहरणीय बनोस् शुभकामना व्यक्त गर्दै मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री